अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो हो कार्यक्रम शुभ बिहानी नमस्कार अनि नयाँ विवादन समस्त आधारित श्रोता मित्रमा कार्यक्रम शुभ बिहानीको यो नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ सो आज पनि कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलामा तपाईँको माझमा विभिन्न जानकारीहरू प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रिजनसँगै आवाजबाट सोम उपस्थित भइसकेको छ कार्यक्रममा रहेर हामीले आजको पञ्चाङ्ग राशिफल त्यसै गरी कार्यक्रमको रूपरेखा र तपाईँले पठाउनु भएका जन्मदिनका शुभकामनाहरू व्यक्त गर्ने गर्छौँ कार्यक्रमको थालन गरौँ आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साल असार बाइस गते शनिबार असार कृष्ण पक्ष त्रयोदशी तिथि नेपाल सम्बत एघार सय तेत्तिस सन् दुई हजार तेह्र जुलाई छ तारिक अब लगाउँ बाह्र राशिफलतर्फ बाह्र राशिफलले आजको दिनलाई कसरी देखाउँछ त सुरुमा मेष राशिबाट मेष मेष राशि हुने तपाईँको लागि मानसिक चिन्ता बढ्ने खालको समय छ विभिन्न ठाउँको यात्रा हुने खालको समय पनि देखिन्छ सामाजिक काममा दायित्व बढ्ने खालको समय रहेको छ वृष राशि हुने तपाईँको लागि पढाइ लेखाइतिर एकदम ध्यान जाने खालको समय छ आर्थिक क्षेत्रमा पनि प्रगति हुने खालको समय छ विचार गर्नुहोला मिथुन राशि मिथुन राशि हुने तपाईँको लागि मन प्रसन्न रहनेछ अरूबाट सहयोग पाउनुहुनेछ नयाँ कामको थालन हुने खालको समय छ विदेश यात्राको अवसर आउनेछ कर्कट कर्कुट राशि हुने तपाईँको लागि जागिरबाट तपाईँलाई एकदम फाइदा हुने खालको समय छ यात्राको लागि एकदमै राम्रो समय पनि छ काम सम्पन्न हुनेछ ढुक्क हुनुहोला सिंह राशि हुने तपाईँको लागि गरेको कामबाट सजिलै सफलता मिल्ने देखिन्छ समाजबाट पनि तपाईँले गर्नुभएको कामको लागि मूल्याङ्कन गर्नेछन् तपाईँको आमदानी पनि राम्रै हुनेछ कन्या राशि कन्या हुने तपाईँको लागि अधुरा काम सम्पन्न हुने देखिन्छ पहिला आफ्नो काम हेरे मात्र अरू काममा सहभागिता दिनुहोला सोचेर अगाडि बढ्नुभयो भने एकदम राम्रो हुनेछ तुला राशि हुने तपाईँको लागि आजको दिन भरपर्दो मान्न सकिन्न कुनै सामान हराउने अथवा नोक्सान हुने देखिन्छ हरेक काम गर्दा विचार गरेर मात्र गर्नुहोला वृश्चिक राशि हुने तपाईँको लागि आध्यात्मिक क्षेत्रतिर रोजी बढ्ने खालको समय छ विदेशबाट सुसमाचार आउने खालको समय पनि छ नयाँ काम बन्ने देखिन्छ धनु राशि हुने तपाईँको लागि लाभदायक र आँटीको काम सम्पन्न हुने दिन रहेको छ आज धेरै बाँकी रहेका कामहरू पुरा हुनेछ नयाँ ऊर्जा थपिनेछ आर्थिक लाभ पनि हुनेछ मकर राशि हुने तपाईँको लागि यो महिना सामान्य रहला आर्थिक तथा भेटघाटमा प्रगति देखिए तापनि शारीरिक चिन्ताले सताउने खालको समय देखिन्छ कुम्भ राशि कुम्भ राशि हुने तपाईँको लागि आज समय सन्तोषजनक रहेको छ आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ तपाईँको लागि एकदम प्रगति हुने खालको समय पनि छ र अन्त्यमा मेन राशि हुने तपाईँको लागि मन रमाउने बेला छ गरेको काममा सधैँ सफलता मिल्ने देखिन्छ समाजबाट मान उपहार आदि पाउने योग रहेको छ सोचेर काम गर्नु गर्नुभयो भने अझै राम्रो हुनेछ वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामी सही तरिकाबाट आफ्नो काम अगाडि बढायौँ भने अवश्य पनि हाम्रो काम सफल हुनेछ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा छौँ हामी आवाजबाट सुन्छ प्राविधिक मित्र रिजन हुनुहुन्छ लागौँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको उन्नाइस घन्टे प्रसारणमा के कस्तो खालको कार्यक्रमहरू प्रसारण हुन्छन् त कार्यक्रमको रूपरेखातर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति शुभ बिहानी सुनिरहनु भएको छ यस लगत्तै तपाईँले आठ बजीसम्म साझा नेपाल सिआइएनबाट सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबरको आठ ट्राफिक खबर लगत्तै तपाईँले नौ बजीसम्म नेपाल चौतारी सुन्न सक्नुहुनेछ नौ बजेको समय हो नेपाल वाणी समाचार र वाणी समाचार लगत्तै लोकसो उतारी तपाईँ सुन्न सक्नुहुनेछ टप टेन प्रस्तुत हुनेछ आजको श्रृङ्खलामा दस बजीसम्म दस बजेको समय हो अर्पण समाचार अर्पण समाचार लगत्तै एघार बजीसम्म एक्सन कोट स्वागतको साथमा एघार बजेको समय अर्पण खबर अर्पण खबर लगत्तै जस्ट फर इन्जोय तपाईँको साथमा आउनेछ बाह्र बजीसम्म बाह्र बजेको समय नेपाल समाचार समाचारको र नेपालवाणी समाचार लगत्तै एक बजीसम्म तपाईँले इकोलेक्सिसको कार्यक्रम साथीसँग मनकै कुरा सुन्न सक्नुहुनेछ एक बजेको समय अर्पण खबर अर्पण खबर लगत्तै तपाईँले दुई बजीसम्म पप ग्यालरी सुन्न सक्नुहुनेछ आसिया होम डेकोले प्रायोजन गरेको छ त्यसै गरी दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले तिन बजीसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ त्यसै गरी तिन बजेको समय हो नेपाल बाणी समाचारको नेपाल बाणी समाचार लगत्तै चार बजीसम्म तपाईँले धनियाँ के दुनियाँ रेडियो अडियोबाट सुन्न सक्नुहुनेछ चार बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै पाँच बजीसम्म लोकागन सुन्न सक्नुहुनेछ सहकर्मी दिपेन्द्रको साथमा सुथा फर्निसिङले प्रायोजन गरेको छ त्यसै गरी पाँच बजेको समय हो अर्पण बुलेटिन अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजीसम्म तपाईँ बिबिसी मिडिया एक्सनको साथीसँग मनका कुरा सारङ्गीको किशोरी है कथा मिठो सारङ्गीको सुन्न सक्नुहुनेछ त्यस्तै गरी तपाईँले छ बजेको समयमा नेपाल बाढी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको समय हो अर्पण शुभ साँझको सौभाग्य वस्त्रालयले प्रायोजन गरेको छ आठ बजेको समय हो सात तिसदेखि आठ बजीसम्म तपाईँले आठ तपाईँलाई साझा खबर सुन्न सक्नुहुनेछ र साझा खबर लगत्तै आठ बजेको समयमा नेपाल बाणी समाचार नेपाल बाणी समाचार सकिन लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा र बिबिसी नेपाली सेवा लगत्तै तपाईँले नौ पन्ध्रदेखि दस बजीसम्म प्रेम पल सुबसको साथमा सुन्न सक्नुहुनेछ अनि दस बजेको समय हो नेपाल एफएम समाचार र नेपाल एफएम समाचार लगत्तै एघार बजीसम्म रेडियो अडियोबाट तपाईँले खुलदुली डट कम सुन्न सक्नुहुनेछ बेलुका चार बजीबाट भोलि बिहान बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म है हामी यहाँ विश्राममा रहनेछौँ र भोलि बिहान चार बजे तपाईँको साथमा भगवद् गीता प्रवचनमाला सँगसँगै उपस्थित हुने गर्छौँ त्यसो गरी तपाईँले पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाँडी सुन्न सक्नुहुनेछ छ बजेको समय हो सिआइएन आज खबरको सिआइएन साझा खबर लगत्तै तपाईँले बाँडी बहु सात बजीसम्म सुन्न सक्नुहुनेछ भने सात बजेको समय हो अर्पण स्थानीय समाचारको रहेछ रहेछ समाचार लगत्तै तपाईँले शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः हामी उपस्थित हुने गर्छौँ अनि विविध जानकारी सँगसँगै कार्यक्रमबाट बेला माग्नुपर्छ आज जति पनि साथीहरूको जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु सुन्दर साथ दिनुभयो धन्यवाद प्राविधिक मित्र रिजनलाई पनि विशेष धन्यवाद दिँदै कार्यक्रम सो बिहानीको यो श्रृङ्खलाबाट समाज्ञा चाहन्छु तपाईँको भाग्य पल शुभ रहोस् नमस्कार मनोरञ्जनका लागि सुनो हजुर